रहेका सड़कहरूमा राखिएको बत्ती बापत भरतपुर नगरपालिकाले सो रकम बराबरको बक्यौता रकम तिर्न बाँकी रहेको हो स्थानीय विकास मन्त्रालयबाट सो बजेट निकासा हुने र नगरपालिकाले वितरण गर्ने प्रावधान रहेको छ हरेक आर्थिक वर्षको अन्त्यमा नगरपालिकाले सडक बत्तीको बेल भुक्तानी गर्ने गरेको भए पनि यस आर्थिक वर्षमा भने अझसम्म पनि भुक्तानी गर्न सकेको छैन यस विषयमा भरतपुर नगरपालिकाका कर अधिकृत लीलाराज खरेल भने सरकारको नीति अनुसार बिल भुक्तानी गर्दै आएको बताउनुभयो अहिले भरतपुर नगरपालिकाभित्र रहेका पचहत्तर प्रतिशत सडक बत्ती मर्मत नहुँदा बल्न सकेको छैन सरकारले समयमै पूर्ण बजेट ल्याएको भन्दै एक अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् उनीहरूले सरकारले भौतिक ऊर्जा कृषि क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएर समयमै पूर्ण बजेट ल्याएको भन्दै सकारात्मक टिप्पणी गरेका छन् एभिनेस टेलिभिजन ब्युरो कार्यालय चितवनको आयोजनामा भरतपुरको होटल रोयल सेन्चुरीमा बजेट समीक्षा कार्यक्रममा बोल्दै वक्ताहरूले यस्तो बताएका हुन् वक्ताहरूले सरकारले नारायणगढ र मुगलिन राजमार्गको स्तरोन्नतिका लागि एक भन्दा बढी रकम छुट्याएको बजेटको खुसी व्यक्त गरेका छन् कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष भास्कर राज कणिकारले सरकारले आगामी दिनमा हरेक वर्ष साढे लाख युवालाई स्वरोजगार बनाउने खालको बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो उहाँले निजी क्षेत्रका उद्योगहरू सधैँ सरकारी पक्षको उपेक्षामा पर्ने गरेको बताउँदै उद्योग क्षेत्रमा सरकारले उचित अनुगमन गर्न नसकेको आरोप लगाउनुभयो कोष नियन्त्रण कार्यालय भरतपुरका प्रमुख कृष्ण प्रसाद भण्डारीले विकास निर्माणको लागि प्रत्येक वर्ष छुट्याइएको बजेट फ्रेज हुनुमा नीतिगत कमजोरी रहेको बताउनुभयो यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले चितवनको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई ध्यान दिँदै यस क्षेत्रको बजेट निर्धारण गर्नुपर्नेमा जोड़ दिनुभयो उहाँले समय माने सरकारले पूर्ण बजेट ल्याएको प्रति सकारात्मक टिप्पणी जनाउनुभयो निशर्त पुनर्भालीको माग गर्दै आन्दोलित बनेका बालकुमारी कन्या उच्च माविका निष्कासित शिक्षकहरूले हिजो कलेज तथा विद्यालयको गेटमा तालाबन्दी गरेको छ संयुक्त संघर्ष समिति नै घोषणा गरेर आन्दोलित बनेका शिक्षकहरूले पूर्व घोषित कार्यक्रम अनुरूप नै तालाबन्दी गरेको हो साथै संघर्ष समितिले विद्यालय व्यवस्थापन समितिको अदूरदर्शी महिला हिंसा हुने गरी निर्णय भएको भन्दै आफरको गम्भीर ध्यानकर्षण भएको जनाएको छ त्यस्तै संघर्ष समितिले श्रावण छ गते लगायतको तालाबन्दी प्रहरीको प्रयोग गरी फोडीको प्रति समेत आपत्ति जनाएको छ आफरको मागलाई व्यवस्था गर्दै पुनः बल प्रयोग गर्ने बल प्रयास गरे कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ संघर्ष समितिका संयोजक मीना खरे लगायतले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्ति मार्फत यस्तो चेतावनी दिएको हो पूर्वी चितवनको रत्नगर बाह्रमा रहेको देवी रमण राष्ट्रिय प्राथमिक विद्यालयले हिजो वृहत अभिभावक भेला एवं सलफल कार्यक्रम गरेको छ नगर क्षेत्रभित्र रहेर पनि सरकारी सहयोगको अभावमा विद्यालयको अवस्था नाजुक रहेकोले यसको स्तर उन्नति कसरी गर्न सकिन्छ भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू अभिभावक एवं बुद्धिजीवी बीच राय संकलन गर्नको निम्ति भेलाको आयोजना गरिएको विद्यालयका प्रधान शालिग्राम ढक्काले जानकारी दिनुभयो त्यस्तै आगामी साउन एघार गतिदेखि बेलायतबाट आउनुहुन्छ हुने चौध स्वयंसेवी पाहुनाहरूलाई विद्यालय हाताभित्र एक हप्ताको लागि आवश्यक सुविधा उपलब्ध गराउने र सो गरे बापत बेलायती स्वयं स्वयंसेवीहरूले विद्यालयको भौतिक निर्माण स्तर उन्नतिमा सहयोग पुग्ने विद्यालयका अध्यक्ष तेजप्रसाद भट्टराईले जानकारी दिनुभयो आपूर्ति नहुँदा चितवनमा रगतको अभाव हुन थालेको छ चितवनमा अब पालो रिपोर्टको चितवनमा रगत अभाव हुन थालेको छ अहिले बर्खाको सिजन भएकाले विद्यार्थीहरूको परीक्षा चलिरहेकाले र विदाको समय पनि भएकाले रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव देखिएको छ अझै पनि रगत दिँदा आफ्नो शरीरलाई बेफाइदा हुन्छ भने आम सर्वसाधारणको सोच रहेको छ सोच परिवर्तन गरेर खेर जाने रगतको उचित सदुपयोग गर्न सके रगतको अभाव हुने थिएन ध्रुवराज खनालको एक रिपोर्ट आपूर्ति नहुँदा चितवनमा रगतको अभाव हुन थालेको छ चितवनमा दैनिक एक सय पचास युनिट रगत माग भए पनि अहिले सत्तरी असी युनिट मात्र खपत भइरहेको छ एकातिर गर्मीयाममा रक्तदान कार्यक्रमको आयोजना कम हुने र अर्कोतिर मानिसहरूमा पनि गर्मीमा रक्तदान गर्नु हुँदैन भन्ने भ्रमका कारण रगतको अभाव हुने देखिएको छ क्षेत्रीय रक्त संचार कार्यालय भरतपुरका प्रमुख रमेश पौडेल पवित्र भावनाबाट रक्तदान कार्यक्रम सहभागी भएर गर्ने गर्मी मौसममा तपाईँको खलखल पसिना आइरहेको छ शरीरलाई अनिजी भइरहेको बेलामा रक्तदान बेसी रक्तदान सङ्ख्यामा घटेको छ चितवन मेडिकल सिटीको रूपमा विकास भएसँगै चितवनमा रगतको माग पनि हुने गर्दछ संसारमा सबै कुराको विकल्प भए पनि रगतको विकल्प नभएकाले रक्तदान नै यसको विकल्प हो रक्त अल्पता तथा दुर्घटनाको कारण मानिसको शरीरबाट धेरै रगत खेर गएपछि उसलाई पहिलाकै अवस्थामा ल्याउनका लागि रगतको आवश्यकता पर्दछ रगत मानिसको शरीरबाट निकालेपछि पैतिस दिनभित्रमा प्रयोग भइसक्नुपर्छ त्यसपछि समयमै संकलित रगत प्रयोग नगरे खेर पनि जान सक्छ अहिले वर्षाको समय भएका कारण र विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना कम हुने हुँदा पनि रगतको अभाव भएको र असार साउन महिनामा प्रत्येक वर्ष जसो रगतको अभाव भइरहने नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद नेवानी बताउनुहुन्छ वर्षामा विशेष गरेर असार र साउन जहिले पनि प्रत्येक वर्ष अलिकति रगतको अभाव हुने गर्दछ विशेष गरेर यो वर्षाको सिजन अनि स्कुल कलेजहरू बन्द हुने त्यो कारणले र अनि यो बाटोघाटो विविध कारणले चाहिने गर्दा बाहिरबाट जिल्लाका विभिन्न भागमा जुन आयोजना गर्ने हाम्रो मोबाइल क्याम्पहरू तिनीहरू पनि खेतीको सिजनमा लाग्ने किसानहरू त्यो कारणले अलि आयोजना चाहिँ ब्लड क्याम्पहरूको आयोजना कम हुने र माग चाहिँ विभिन्न जिल्लाबाट आउने बिरामीहरू र विशेष त अब यो थालिसिमियाका रोगीहरू हाम्रा रेगुलर जुन बिरामीहरू छन् छिमेकी जिल्लाहरू छन् तिनीहरूको चाप भइरहने हुनाले रगतको ब्यालेन्स चाहिँ यो जहिले पनि प्रत्येक वर्ष हाम्रो असार र साउनको करिब करिब आधा आधीसम्म चाहिँ यो समस्या प्रत्येक वर्ष आउने गर्छ चितवनमा वार्षिक पैँतिस हजार रगतको माग हुने गरेको छ भने रक्त संचार केन्द्र भरतपुरबाट वार्षिक पच्चिस हजार मात्र रगत वितरण हुने गरेको छ रगतको कमीलाई पूरा गर्नका लागि नेपाल रेडक्रस सोसाइटी र रक्त संचार केन्द्र भरतपुरले नयाँ रणनीति अघि बढाउने भएको छ फेरि पनि केन्द्रका प्रमुख पौडेल मानवीय सेवा कार्य जस्तो पवित्र कार्यमा रक्तदान जस्तो पवित्र कार्यमा कसरी सहभागिता गराउने भन्ने विषयमा नेपाल रेडक्रस सोसाइटी चितौन जिल्ला शाखा या नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरले नयाँ रणनीति बनाएर अब कसरी कम्युनिटी जाने रक्तदान गर्नलाई मूल हो नि नुहान भनेको टेन प्लस टूका भाइ बहिनी नै हो जुन प्लस टूका भाइ बहिनीहरूलाई कसरी यो कार्यमा सहभागिता गराउने भनेर केही शिक्षाविद सामाजिक विज्ञहरूसँग मनोविज्ञहरूसँग सरसल्लाह अब एउटा नयाँ रणनीति बनाएर उनीहरूलाई त्यस पवित्र कार्यमा कसरी सहभागिता गराउन सकिन्छ भन्ने नै हाम्रो रणनीतिको प्रमुख उद्देश्य ध्येय नै हो पुण्य कमाउन मन्दिर होइन रक्तदान गरौँ भन्ने नाराका साथ सबैलाई रक्तदान गर्नका लागि प्रेरणा दिँदै आएको रेड क्रसले पनि अबका दिनमा गर्मीको मौसममा पनि रक्तदान गर्नका लागि सबैलाई चेतना दिन जरुरी छ आफ्नो शरीरबाट थाहै नपाई खेर जाने रगतलाई दान गरेर कसैको जीवन बाँच्छ भने यो भन्दा ठुलो धर्म केही हुँदैन त्यसैले त भनिन्छ नि रिपोर्टपछि बाँकी समाचार चितवन महाकालीका बाढ़ी प्रभावितहरूको लागि शरदपुर उच्च माध्यमिक विद्यालय भरतपुरमा गठित विद्यार्थी समाजले संकलन गरेको सहयोग रकम नेपाल रेडक्रस सोसाइटी चितवन शाखालाई हिजो एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनदास आचार्य र विद्यार्थी समाजका अध्यक्ष दिवस लामिसानेले संयुक्त रूपमा रु नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका वरिष्ठ शाखा अधिकृत जगन्नाथ न्युपानेलाई हस्तान्तरण गर्नु हो कार्यक्रममा विद्यालयका आचार्य महेन्द्र प्रसाद पौडेल नेपाल रेडक्रस सोसाइटी चितौन शाखाका वरिष्ठ शाखा अधिकृत जगन्नाथ नेउपाने शिक्षक भानुभक्त कडेल लगायतले बोल्नु भएको थियो गत साउन पाँच गते पूर्वी चितवन स्थित पिपलेको महादेवटारमा आयोजित स्वास्थ्य शिविरमा सहयोग पुर्याउनेलाई चितवन सहायता कोष बेल्सियमले हिजो सम्वाद गरेको छ कार्यक्रममा सरकारी स्तरबाट गाउँमा सेवा सुविधा नदिइरहेको अवस्थामा बेल्छीमा रहेका नेपालीहरूले प्रशंसा गरेका थिए स्वास्थ्य सेवा गर्ने उद्देश्यले स्थापित संस्थाहरूले चितवनका बैकट पहाड़ी गाविसहरूमा लगानी गर्नुपर्ने सरकारवालाहरूले बताएका छन् कार्यक्रममा बोल्दै राष्ट्रिय निमावे पेपले महादेवटारका प्रधान हरिप्रेतीले स्वास्थ्य उपचार नपाएर छटपटाइरहेका रोग लुकाएर बसेका आर्थिक स्तरको अभावमा उपचारबाट समेत वञ्चित क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य शिविर फलदायी भएको बताउनुभयो कार्यक्रममा बोल्दै क्याट बेल्जियमका सल्लाहकार सुज कुमार श्रेष्ठले विदेशमा बसेर नेपालीहरूलाई सहयोग गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताउँदै आफूहरू सहयोगको लागि आउँदा स्थानीयको